सङ अफ द विकको रूपमा एक्सक्लुसिभ सङ्ग अफ द विक मनको चाहना तिमी नै मेरो सुख दुःख पनि तिमी नै लाग्छ तिमीलाई हेरी हेरी रहू लाग्छ तिमीलाई The key. सकेको तारा भयो मुटु थियो पराई भयो खसिसकेको तारा भयो मुटु थियो पराई जन्मको नातालाई बिर्सी गयो मेरो मायामा तिमीले के खोट पायो लक्ष तिमीलाई हेरी हेरी रहू लाग्छ तिमीलाई पर खेल रहो मेरा सारा सपनाहरू बादल सरी फाटी गए मेरा सारा सपनाहरू बादल सरी फाटी गए लाग्छ तिमीलाई हेरी हेरी लाग्छ मिलाई पर्खी पर्खी रहू